दाजु आगो ताप्दै थियो र भाउजूलाई चाहिँ घरको कुलेसोमा ठाडै ठोकेको घटना आइयो माघको महिनामा धेरै जाडो थियो र खाना पा खाना खाएपछि लामो रात भएकोले निकै बेर आगो तापेर बसेथ्यो बडाबाको छोरा दाजुको घरमा बडाबा बडा आमा चाहिँ बिस्तारातिर लागिसकेको थियो दाजुभाउसँग बसेर कोदेको जाँड खाँदै सुख दुःखको गफ गरेर बसेथ्यो देवर भन्न भाइ भाउजूसँग त्यति धेरै ख्यालठट्टा त गर्दैन थियो तर अलिअलि ख्यालठट्टामा कहिले कसो भाउजू चाहिँले लौ बाबु तपाईँको पनि अब बिहे गर्ने बेला भएछ केटी पर्छ जस्तो छ निकै हुनु भइसक्यो तपाईँ पनि जस्तो गरी जिस्क्याउँथ्यो र देवर चाहिँलाई पनि देवर चाहिँ पनि लौ खोजिन्न भाउजू तपाईँलाई त थाहा भएछ भनेर यसरी जिस्किबस्थ्यो कहिले कसो दाईको घरमा मिठो मसिनो पाकेको बेलामा त्यहाँ पुग्दाखेरि खाना खाना आउनु भनेर खाना दिँदाखेरि पनि देवर चाहिँले भाउजू दुध छैन भनेर सोद्धा यहाँ दुहुना भएको छैन म पनि दुहुना होइन म के को दुध दिनु जस्तो यसरी चाहिँ भाउजूले खुब जिस्क्याउँथ्यो कि दिउँ दुध त आउँदैन मेरो भनेर यसरी सिधै जिस्याउँथ्यो दाजुसँगै भए पनि त्यति साह्रो दाजुले चाहिँ नराम्रो सोच्दैन थियो न भाइलाई नराम्रो सोच्थ्यो न भाउजूलाई यिनीहरू फ्रेङ्कली छ भन्ठान्थ्यो यिनीहरू त्यस्तो नराम्रो छैन भनेर नराम्रो चाहिँ सोध्दैन थियो यिनीहरूको बिचमा सम्बन्ध नराम्रो छैन भनेर र त्यस्तो पनि थिएन त्यो रात त्यसरी कोदोको जाँड खाएर निकै बेर गफ गऱ्यो भाउजू दाई भाउजूसँग त्यतिखेर भाउजू चाहिँ दाजुको दाजु र देवरको बिचमा थियो भाउजूले देवरलाई एउटा तिराले चाहिँ बोकाइराखेको बोकाएर चाहिँ बसिरहेको थियो गाउँघरमा बत्ती थिएन आगोको आ बलेको आगोको उज्यालोमा दाजुले त्यो देखेको थिएन गफ सकेर अब गएँ है दाजु सुत्नलाई रात पनि धेरै प भइसक्यो भनेर दाजुसँग बिदा माग्यो र भाउजूलाई पनि बिदा माग्दै देवरले तिग्रामा मजाले चिमट्यो र गएँ भाउजू भनेर टाउको हलाएर बाहिर निस्कियो अँध्यारो थियो र घरको कुलेसो छेउमै एकछिन उभियो एकछिन बाहिर हेर्दाखेरि त अलिक उज्यालो हुन्छ भनेर चाहिँ एकछिन उभिरहेको थियो बाहिर निस्किएर उभिने बित्तिकै भित्र भाउजूले दाजुसँगले भन्न थाल्यो ल अब तपाईँ सुत्नु है म भाँडा माझेर आउँछु भन्नु थाल्यो दाजु चाहिँ ए बिहान माझ्नु अब सुतौँ भन्दै थियो आ बिहान चिसोमा म त अहिले माझेर आउँछु तपाईँ सुत्दै गर्नु है भनेर भाउजू निस्किन आँट्यो ल ल जाउ जाउ म सुतेँ भनेर चाहिँ दाई चाहिँ के गरेको पनि थाहा भएन भाउजू बाहिर आयो बाहिर आएपछि यताउता हेरेर सिधै देवर भएको ठाउँमा आयो र च्याप्पै अँगालो माऱ्यो अँगालो मारिसकेपछि लुकी चोरी पाएको त हो देवरले स्तन सिस्तन केही दुधसुत मसार्ने चाहिँ केही काम गरेन केही नगरिकन कुनै सल्लाह मिले जस्तै सल्लाह गरेरै आए जस्तै बिना सल्लाह नै सल्लाह मिले चाहिँ भाउजूको सुरल सिधै फुकालेर ठाडै चाहिँ देवरले दिन थाल्यो बिहे नगरेको देवर बिचरा पहिलोपल्ट पाएको एक मिनट पनि लागेन एक मिनटमै माल झऱ्यो भाउजूले कानमा खुसुक्क भन्यो होइन यति छिटो झरेको तपाईँको त भन्यो फेरि भन्यो हुन त बानी भएको छैन होला बानी परेपछि अलिक बेर टिक्छ म बानी पारिहाल्छु नि भन्यो दिवरले भन्यो भाउजू अब मलाई भयो अब दाजु आउँछ होला भाउजू म गएँ है यसरी भन्यो भाउजूले भन्यो आ तपाईँको दाजु आउँछ सुतिसक्यो अहिले गएर कोट्यायो भने पनि चुप लागि सुत भन्छ भाउजू चाहिँले देवरको लिङ्ग लुत्रुक्क हुँदासम्म पनि हँगालोमै कसेर राख्यो देवरको पनि जम्मा बाउलो पायो नि त झरेको केही छिनपछि त तातो त्यो माथि आइमाई मान्छेसँग पाएको फेरि पनि बिस्तारै लिङ्ग उठ्यो र फेरि पनि भाउजूको योनिमा छिरा भाउजूले भन्यो खुसुक्क कानमा भन्यो दुध पनि पक्रेर छिराउन् न अनि पो मलाई नि मजा आउँछ त देवरले दुई हातले दुध मसार्यो र छिराउन थाल्यो त्यसरी पारै मिलेन भाउजूले फेरि कानमा खुसुक्क भन्यो तपाईँ मेरो दुध मसार्दै खेलाउनु तलतिर म मिलाउँछु त्यसपछि देवरले निम्बु निचोरे जस्तो तेरी भाउजूको दुध घरि निचोर्ने घरि खेलाउने घरि मसार्ने सुमसुमा नै गर्न थाल्यो अनि भाउजूलाई पनि मजा आएछ क्या अरे भाउजूले तलतिरबाट लिङ्गले मा चाहिँ जोड जोडले धक्का दिन थाल्यो यसरी धक्का दिँदा दिँदै फेरि पनि माल झऱ्यो अनि यौन सम्पर्क गरिसकेपछि त्यस्तो चिसोमा पनि दुइटैको चिसो हट्यो दुवैजना पसिना पसिना भए भइसकेको थियो र भाउजूले खुसुक्क कानमा भन्यो डराउनु पर्दैन है बाबु केही हुन्छ कि भनेर दाजु घरमै छ तपाईँले फेरि पनि चाह्यो भने इसारा गर्नु है सङ्खुवा सभाको लिम्बू भाइको घटना कस्तो लाग्यो कमेन्ट गर्नु चाहिँ साथी हो